अब गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा स्तनपान गराइरहेको बेला आमा र छोरा दुवैको एकैसाथ मृत्यु भएको हृदय विदारक घटना सुनौ कठै ती प्यारो छोरालाई स्तनपान गराउँदै मिठो निद्रामा परेकी उनी सधैँ सधैँका लागि निदाइन् उता आमाको काखमा सुत्दै स्तनपान गरिरहेका उनका बाइस महिनाका छोरा पनि आमासँगै सधैँका लागि निदाएको त्यो हृदय विदारक दृश्य टेलिभिजनको पर्दामा देख्दा सबैका आँखा रसाएका थिए त्यो दृश्य थियो सिन्धुपाल्चोक जिल्लाको तर ती स्थानपानकै अवस्थामा मृत फेला परेका आमा छोरा कुन जिल्लाका थिए भन्ने कुरा उक्त समयमा टेलिभिजनको समाचारमा खुल्न सकेको थिएन पछि मात्र थाहा भयो कि ती आमा छोरा गुल्मीका थिए गुल्मीको भनबने गाविस वडा नम्बर छ नेटाखर्का घर भई सिन्धुपाल्चोकको दुबाचौर गाविस वडा नम्बर तिन स्थित बाल सुधार उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक चौतिस वर्षीय तीर्थराज पन्थीकी छब्बिस वर्षीय श्रीमती शान्ता र बाइस महिनाका छोरा ओसन थिए उनीहरू दुई दिन अघि मात्र श्रीमान तीर्थराज पन्थी आफ्नो स्वास्थ्य उपचारका लागि सिन्धुपाल्चोकबाट काठमाडौँ जानुभएको थियो उता श्रीमती शान्ता अरियाल पन्थी र छोरा ओसन पन्थी सिन्धुपाल्चोक स्थित डेरामै थिए वैशाख बाह्र गतेको महाभूकम्प जानुको करिब आधा घण्टा अघि मात्र श्रीमती शान्ता र छोरा ओसनसँग तीर्थराज पन्थीले फोनमा कुराकानी गर्नुभएको थियो भर्खर तोते बोली बोल्दै गरेका छोरा ओसनले बाबा मैले आज खाना खाइन फलफुल ल्याइदिनु भनेको र श्रीमती शान्ताले भोलि म पनि काठमाडौँ आउँछु भनेको कुरा मनमा खेलाउँदै बिस्तारामा लडिरहनु भएका पन्थी बसेको घर भूकम्पले हल्लायो घर हल्लाएसँगै सबैभन्दा पहिला उनै श्रीमती शान्ताले लगाउने गरेको चुरी स्टान गर्लाममै ढल्यो र ती चुराहरू टुक्रा टुक्रा बने त्यो दृश्यले यो अशुभ लक्षण हो भन्ने भुटो पर्यो उहाँलाई नभन्दै केही बेर पछि थाहा भयो यता काठमाडौँमा उनै श्रीमतीको चुरी स्टान ढल्नु र उता सिन्धुपाल्चोक रूपमा उनको सब ढल्नु एकैसाथ भएको रहेछ निर्दयी दैवले एकमात्र सन्तान बाइस महिनाका छोरा ओसनले पिउँदै गरेका आमाको स्तन निल्दा निल्दै चिर निद्रामा पुर्याइदियो अर्को दिन मृत आमाको हात सुमसुमाएकै अवस्थामा छोराको शरीरमा थियो उता छोरा ओसन पनि आमाको त्यही न्यानो काखमा लुटफुटिँदै स्तनपान गरिरहेका थिए जब वैशाख तेह्र गते उनीहरूको सब निकालियो तब भने सधैँका लागि ती आमा छोराको काख निर्दयी दैवले छुटायो र खरानीमा परिणत गरायो यता कलिले उमेरमा तीर्थराज पन्थीलाई विदुर बनायो दुई हजार सतसठी साल माघ बाह्र गते इस्मा रजस्थल गाविसका पूर्व गाविस उपाध्यक्ष लक्ष्मी प्रसाद अर्यालकी छोरी र नेविसङ गुल्मीका पूर्व जिल्ला अध्यक्ष कृष्ण अरियालकी बहिनी शान्तासँग तीर्थराज पन्थीले विवाह गर्नु भएको थियो तर दुर्भाग्य विवाहको पाँच वर्ष नबित्दै शान्तलाई भूकम्पले चुडेर लग्यो सना सना मै जन गुमाए भन्न पाए पनि जति बोल्छु भन्दा पनि सम्झनामा रह्यो नेपालीलाई वैशाख भएर कालो दिल पो भयो आउन पनि के विपत आयो धेरैलाई रुवाउनु रुवायो आउन पनि के विपत आयो धेरैलाई रुवा हृदय विदारक घटना उठान गर्नका लागि स्वर्गीय शान्ताका श्रीमान तीर्थराज पन्थी र उहाँका ससुराली परिवारलाई टेलिफोन सम्पर्कमा ल्याई आजको जीवनको गोरेटो प्रस्तुत गर्दैछौँ हामी हेलो तीर्थराजी तपाईँको जीवन सङ्गिनीको जुन वियोग भयो यो वैशाख बाह्र गते भूकम्पले जुन वियोग भोगिरहनु भएको छ आज कुनाबाट निस्केर तपाईँ इस्मा रजस्थल स्थित आफ्नो ससुराली लक्ष्मी अरियाल र सासु श्यामकला अरियालको घरमा आइपुग्नु भएको छ सर्वप्रथम त म यहाँलाई हार्दिक समावेदना प्रकट गर्दछु जुन दिन तपाईँकी धर्मपत्नी शान्ता अरियाल पन्थी र तपाईँको छोरा ओसन पन्थी जो सिन्धुपाल्चोकको दुबाचौर गाविस वडा नम्बर तिन स्थित डेरामा चाहिँ स्तनपान गरिरहेका बेला मृत फेला पर्नुभयो आमा छोरा नै दुई दिन अगाडि मात्र तपाईँ काठमाडौँ जानुभयो त्यति बेला डेरामा घरबेटी पनि परे कि उहाँहरू मात्रै पर्नुभयो के भयो चितौनी अवस्थाको कारणले गर्दाखेरि अरू सबै बाहिर अर्को दिन्थ्यो तपाईँले श्रीमती शान्त अरियालसँग जुन भूकम्प जानुभन्दा पन्ध्र बिस मिनट अघि मात्र कुरा भएको थियो भन्ने सुनिन्छ हो करिब अवस्थाले बिग्रेको कारणले उनीहरू अर्को दिन चाहिँ माथि काठमाडौँ जाने भन्ने कुरा चाहिँ भएको थियो करिब आधा घन्टा अगाडि हो र बाबु भर्खरै भएको भएर उसले मैले आज बाबा मैले खाना खाइनँ मलाई स्याउ पापा ल्याइदिनु थियो भनेको थियो केही समय अगाडि आधा घन्टा जति अगाडि कुरा भएको अनि तपाईँको श्रीमती शान्ताले के भन्दै हुनुहुन्थ्यो उनले त अब हजुर चाहिँ त्यति ठिक छैन नराख्नु या तपाईँको स्वास्थ्य अवस्था बुझ्नको लागि म आउँछु भन्दै हुनुहुन्थ्यो हजुर त्यो समूहमा करिब आधा घन्टा अगाडि अर्को दिन चाहिँ बाथरुमले आउने भन्ने कुरा थियो त्यो भूकम्प जानुभन्दा केही आधा घन्टा मात्र त्यो सम्पर्क जाँदा थियो र सँगै अर्को दिन चाहिँ भेट हुने चाहिँ म जाउँ त्यति जाउँ भन्दाखेरि मेरो बाबाको बाहेक अरूको चर्दिनँ भनेर चाहिँ म बाबा अवस्था रहेछ थियो र त्यो कारणले यदि म चाहिँ त्यो बच्चा गइदिएको भए पनि त्यो अवस्था शान्ताजीसँगको एउटा चिनो त रहन्थ्यो नि बिचरा है हजुर हो त्यो चाहिँ पनि अब बच्चा सुत्न खोजिया रहेछ बच्चा सुताउँदाखेरि चाहिँ आफू सबै मिलाएको अवस्था चाहिँ त्यस्तो अवस्था थियो र बच्चा ले आमाको मुख चाहिँ हजुर हजुर त्यो त्यो अत्यन्तै मलाई गर्न सकिराखेको छैन हुन त म अब पनि त्यही पनि यस्ता घटनाहरूले चाहिँ त्यो त्यो मलाई छुन सकेको छैन म आफैमा पनि नियन्त्रण तपाईँको श्रीमती र बाइस महिनाको छोरा आमाको स्तनपान गरिरहेको बेलामा मृत फेला पारेको दृश्य हामीले देख्यौँ त्यसले हामीलाई पनि अत्यन्तै मुटु छोएको छ वास्तवमा यो तपाईँको जस्तो त भूकम्पले धेरैको यस्तो बनाएको छ त्यही पनि मन शान्त राख्नै पर्ने बाध्यता छ पत्नी र बच्चाको सब चाहिँ कहिले निकालियो अर्को दिन मात्रै स्कुलको स्टाफहरू हुनुहुन्थ्यो त्यो निकाल्न खोज्दाखेरि म्याडम भनेर बाहिरबाट बोलाउनु भएको थियो अब त्यहाँ कतिबाट पनि आवाज आएन मलाई करिब आफैमा पनि सम्पर्क हुन नसके अवस्था थियो त्यहाँको प्राचार्यलाई फोन गरिसकेपछि सर यस्तो हो भनेर जानकारी गराउनु भयो त्यसपछि म आफै करिब अस्ति बस्ती अवस्थामा चाहिँ त्यो मलाई त्यो भागमा राति एघार बजीतिर त्यो ठाउँमा पुगेको र अर्को बिहानमा चाहिँ गाउँहरू र स्कुलको सरहरूले सहयोगमा चाहिँ अवस्था निकाल्नु भएको थियो त्यो अवस्था मलाई केही पनि याद छैन त्यहाँ त्यति बेला चाहिँ म अस्ति नै थिएँ जस्तो कि उतातिर तपाईँको श्रीमती ढल्नुभयो यता काठमाडौँको डेरामा उहाँको चुरी स्ट्यान्ड ढल्नु भनेको एउटा कुलक्षणको सङ्केत चाहिँ दिइसकेको रहेछ है हजुर मैले त्यति त्यो चुरी स्ट्यान्ड ढलेर चुराहरू चाहिँ फुटिसकेको पनि एक घन्टा पछाडि मात्रै मैले त्यो कुरा चाहिँ थाहा पाएको थिएँ तर मेरो मनमा चाहिँ यो लक्षण चाहिँ त्यस्तो कुलक्षण आयो भन्ने चाहिँ मैले आफूले गेस गरेको थिएँ त्यो मैले सम्पर्क गर्न कोसिस गरेँ सम्भव भएको थिएन लगभग दुई घन्टा पछाडि मात्रै मैले त्यो कुरा चाहिँ थाहा पाएको उडी गए चुरा फुटे सरी भयो चरा को बस्ती झै भयो प्रवास मेरो माया गर्ने एक आत्माले अर्को आत्मालाई चिन्छ सङ्केत गर्छ भन्ने कुराको पनि यो ज्वलन्त उदाहरण होइन त हजुर त्यो पनि होला खै अब पाँच सात वर्षको उमेर के अरे समयसम्म चाहिँ सानो उमेरमा चाहिँ अब बुवामाहरूको त्यो कति हो भन्ने परिवारलाई चिन्न सकिएन एसएमटी दुईटाले पछि बाहिर त्यति नै घरको माया पाउन सकिएको थिएन करिब पाँच वर्षको समयमा चाहिँ त्यति यसरी पाइर लगाउने यसरी बचत पैसा राख्ने यसरी घर व्यवहार चलाउने भन्ने सबै कुराहरू मलाई चाहिँ मनपर्ने हो जिन्दगी सिकाएको क्योंकि तुम रहे हो आप जंगल रही को भाका ले यो छोयो एकांत मा तड़पी तड़पी न्याली चरी रोयो न बजाओ सारंगी दाई सारंगी को धूम तिमीलाई सम्झि सम्झि रुन्छ मेरो मन